इतिहासको पानामा राष्ट्रियताको छाना थियो इतिहासको पानामा राष्ट्रियताको छाना थियो नेपालीको ओट ओटमा देशभक्तिको गाना थियो भाइचारा समानता सहकार्य र एकतामा भाइचारा समानता सहकार्य र एकतामा छलकपट कहाँ हुनु सबको आफ्नो माना थियो नेपालीको ओठ ओठमा देशभक्तिको गाना थियो कोही धनी कोही गरिब वर्ग यस्तो भए पनि कोही धनी कोही गरिब वर्ग यस्तो भए पनि प्रत्येक ती सफलतामा पसिनाकै दाना थियो नेपालीको ओठ ओठमा देशभक्तिको गाना थियो परनिर्भर राम्रो होइन यसैलाई गरी मनन परनिर्भर राम्रो होइन यसैलाई गरी मनन खाँडीकै त्यो भए पनि आफ्नै देशको नाना थियो नेपालीको ओठ ओठमा देशभक्तिको गाना थियो साम्राज्यवादीहरूले आँखा यसलाई नलाएको होइन साम्राज्यवादीहरूले आँखा यसलाई नलाएको होइन देशको निम्ति ज्यानै दिन्छौं यस्तै हाम्रो ताना थियो इतिहासको पानामा राष्ट्रियताको छाना थियो नेपालीको ओठ ओठमा देशभक्तिको गाना थियो झापाको नगर दश काकरभिट्टाका मदन अधिकारीको यसै गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज उत्पादन सहयोगी दिनेश नेरोलासँगै म प्रस्तुता अच्युत घिमिरे र सशेन्द्र गौतम उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा आज केही रात्रि गन्थन तपाईँका गजल र पत्रसँगै सुमधुर सांगीतिक गजलहरू सुनाउनेछु एक दिनको कुरा एउटा बस यात्रा रत्न पार्कदेखि राजधानीको कुनै स्थानसम्मको निधारमा रातो रुमाल एउटा कानमा मात्र टप एउटा हातमा निलो रुमाल बाँधेर अमेरिकन हिप्पी जिन्स प्यान्टमा चार पाँचजना युवक त्यही बसमा चढ्छन् त्यसै बसमा एउटा ठिटो कमिज सुरुवाल लगाएर उभिरहेको छ काठमाडौँको बस यात्रा खचाखच भिड छ कुनै स्थानसम्म आइपुगेपछि ओर्लन खोज्छ केटो जानेर के हुन्थ्यो झुकिएर होला कुल्चिदियो तिनै केटा मध्ये एउटाको खुट्टामा बिचराले सिकेको अङ्ग्रेजी शब्दमा पाँच अक्षरको बाद सरी भनिदिन्छ सरीले पुग्दैन केटाहरू न्यु खोज्छन् किन कुल्चेको ठिटो भन्छ भिड छ देखिएन नजानेर कुल्चियो सरी दाई सरी भनेर हुन्छ किन कुल्चेको अब त्यहाँ ती केटाहरूले के के भने भन्ने कुरा यता नकोट्याउँ प्रसारण योग्य समेत छैनन् तर एउटा कुराले भने मनमा घोचिरहेको छ अब नेपालमा सरीले काम गर्न छोडेको छ गल्ती हुन्छ र गल्ती मान्छेबाटै हुन्छ गल्ती भइसकेपछि गल्तीको महसुस गरेर कसैले क्षमा याचना गर्छ वा सरी भन्छ अथवा विष्णु विष्णु भन्छ भने मुक्ति पाउनुपर्छ क्षमा पाउनुपर्छ फेरि पनि जानेर उसले त्यो गल्ती दोहोऱ्याएमा मात्र दण्ड दिनुपर्छ नत्र छोडिदिनुपर्छ कृपया हामी यो सभ्यता बसालौँ सरी भनेपछि दुःख पाउनु नपरोस् शारीरिक वा मानसिक शरीरको प्रयोग ठिक ठाउँमा गरियोस् र अबका सरीहरू प्रभावकारी बनाउन् आज ज जसले आफ्नो गल्तीको लागि एक्सक्युज मागेका छन् सरी मागेका हुन् ती सबैलाई भोलि बिहानैदेखि माया गरौँ मायालु व्यवहार गरौँ आफू सुखी रहौँ अरूलाई पनि सुखी बनाऊ जाकर जहान की खुशियां तुम्हारे सारे सितम हंस के हम उठा लेंगे तुम्हें یقین تو کرو اپنی داستان غم نہیں ہو تنہا کبھی تم تمہارے ساتھ ہیں ہم جو رنج تیرے نصیبوں میں لکھ دیے رب نے جو رنج کنج تیرے نصیبوں میں لکھ دیے رب نے انہیں لکیروں میں اپنی ہم لکھا لیں گے سجا کر جہان کی خوشیاں تمہارے تارے ہنس کے ہم اٹھا لیں گے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 चाहनाको आकाश खस्यो मन ढलेपछि चाहनाको आकाश खस्यो मन ढलेपछि कौमार्यको अर्थ छैन यौवन ढलेपछि बसन्तको फूल तिमी बगैँचामा फुल्ने बसन्तको फूल तिमी बगैँचामा फुल्ने भमरा नै छैन त्यहाँ पवन ढलेपछि कौमार्यको अर्थ छैन यौवन ढलेपछि श्रृङ्गारको कुरा होइन सयपत्रीको फूल श्रृङ्गारको कुरा होइन सयपत्रीको फूल अर्थविहीन देख्छु म नयन ढलेपछि कौमार्यको अर्थ छैन यौवन ढलेपछि फुल्ने फूल डुल्ने घाम जुन हाँसे पनि फुल्ने फूल डुल्ने घाम जुन हाँसे पनि सृष्टिको नै अर्थ छैन गगन ढलेपछि कौमार्यको अर्थ छैन यौवन ढलेपछि जगमगाउने तारा अनि फरफराउने झण्डा जगमगाउने तारा अनि फरफराउने झण्डा नतमस्तक देख्छु यहाँ गगन ढलेपछि चाहनाको आकाश खस्यो मन ढलेपछि कौमार्यको अर्थ छैन यौवन ढलेपछि गुल्मीको जैसी थोक सात स्थायी निवास भई हाल वीरेन्द्र अस्पताल छाउनीमा रहँदै आउनुभएका परशुराम पोखरेलको गजल थियो यो यसलाई वाचन गरेर सुनाए मैले डाक्टर स्वामी प्रपदाचार्यले एउटा पुस्तक तयार पार्नुभयो र नाम दिनुभयो नारीभित्र त्यस्तो के छ हजुर नारीप्रति मान्छेको मोह अनि मेनार सिम्पल वुमेन कम्प्लेक्स भन्ने भनाई र यसका पछाडिका रहस्यहरूलाई पुष्टि गर्छ सायद त्यो पुस्तकले मैले आफैले यो पुस्तक राम्रोसँग पढेको पनि छैन डाक्टर हरिवंश राय बच्चनले मधुशाला लेख्नुभयो र प्रसङ्ग उठ्यो मदिरा रक्सी शराब अनि वाइनको जीवनमा एक थोपा अल्कोहल पनि मुखमा नपरेका हरिवंश राय बच्चनले मधुशालाभित्रको आनन्दलाई कसरी कवितामा उतार्नुभयो सोचनीय छ सोचनीय यसकारण छ कि मदिरा पान्ने नगरिकन पनि मदिराको मातलाई बताउन सकिँदो रहेछ मदिरा अजीबको चिज छ मदिराभित्र के छ कसैले पनि स्पष्टसँग बताउन सकेन न कसैले कतै लेख्न सक्यो पङ्कजुदासले गाए लापिलादे साकिया जगजितले गाए बात साकी कि टाली नजाए यस्तै यस्तै धेरै गजल गाइए स्वर सम्राट नारायण गोपाललाई पनि गाउँदा पिउनु पर्थ्यो अरे भन्ने कुरा विवादास्पद भए पनि हल्ला चल्या थियो कुन्नी कहाँ कहाँसम्म मदिराको पहुँच छ म जान्दिनँ तर अहिले बुलबुल सुनिरहेका कतिपय बुलबुलेनले पनि मदिराको साथमा सुनिरहेका छन् होला म अनुमान भन्ने लगाउन सक्छु देवासुर सङ्ग्रामदेखि न्युक्लियर युद्धसम्म मदिराले मान्छेको साथ छोडेन नसा मात साकी र सुराई भन्दै मानवीय सभ्यताले मदिरालाई उच्च स्थानमा पुर्यायो आज एक्काइसौँ शताब्दीको विश्वले कसैको शोकसभा पर्दा पनि मदिराले मौका पाउँछ कसैको कुनै कम्पनी उद्घाटित भएमा पनि मदिरा नै अगाडि सारिन्छ मदिरा पिउन बाहना काफी छ हिजो किन खाएको खुसी लागेर अब किन खाएको दुःख लागेर भोलि किन खाने पानी परेर पर्सी किन नि घाम लागेर सम्झना नभएको ठाउँ नै छैन समय नै छैन अनि व्यक्ति नै छैन हिरण्डी कश्यपुले वरदान माग्यो म दिनमा पनि नमरौँ रातमा पनि नमरौँ उसलाई मारियो साँझमा म बाहिर पनि नमरौँ भित्र पनि नमरौँ त्यसैले मारियो बलेसीमा मलाई मान्छेले पनि नमारोस् पशुले पनि नमारोस् त्यसपछि मार्यो नर पशुले नृसिम्हले कति मदिराको पनि त्यो बिन्दु भेट्न नसकेला जसले मदिरा पिउनेलाई त्यस्तै बलेसी त्यस्तै साँझ अनि त्यस्तै नरपशुसम्म पुर्याउन सकोस् र जोगाओस् मदिरा खानु अपराध हो भने संसारका अधिकांश मानिस अपराध गरिरहेछन् मदिराले पीर र व्यथा हटाउँछ भने संसारका सबै मान्छे सुखी छन् मदिराका विषयमा जे जति धारणा छ ती सबै मिथ्या हुन् अनि छन् सत्य पनि पूर्वी विश्वमा पुरुषहरूले मदिरा खाए स्त्रीहरूले विरोध गरे मदिराको घ्याम्पो फुटाएर प्रत्येक भट्टीहरू बन्द गरेर पश्चिमी विश्वमा पुरुषहरूले मदिरा खाए स्त्रीहरूले टक्कर लिए पछाडि परेनन् उनीहरू पनि पुरुष सर पिउन थाले मदिराका प्यालाहरू क्रम यही रूपमा अगाडि बढ्दैछ बढिरहेको छ र थाहा छैन कहाँसम्म बढिरहन्छ यहाँनिर बुलबुलले यो भन्न खोजिरहेको होइन कि मदिरा राम्रो छ अथवा मदिरा नराम्रो छ र मदिराबारे कुनै तर्क वितर्क पनि गरिरहेको छैन मदिराबारे आम धारणा हामी जुन पालिरहेका छौँ त्यसैलाई कुरा गर्दैछौँ र यसपछि मदिरा सम्बन्धी नै गजल बजाउँछु भन्ने पनि छैन एउटा कुरा भन्न सकिन्छ यो क्रम यही रूपमा अगाडि बढ्दै जाने हो भने मान्छे अर्थचेतन अवस्थामा रमाउन सक्नेछ रमाउन थाल्न सक्नेछ र चेतनशीलतालाई गुमाउन थाल्नेछ अनि एक दिन यस्तो आउनेछ मान्छेभित्रको चेतना नै हराउनेछ त्यसैले मलाई निवेदन गर्न मन लाग्छ आग्रह गर्न मन लाग्छ कुनै बेला कतै कहिले कहीँ मदिराको मातमा अर्धचेतन भएर केही गल्ती गर्नुभएको छ भने त्यसैलाई शिक्षा बनाएर प्रण गर्नुहोस् गल्ती भयो अबदेखि तपाईँबाट त्यो कार्य हुने छैन साथमा भन्न मन लाग्छ किन कोही बुद्धिजीवी अगाडि सर्दैन र कापी कलम जोडेर लेख्दैन पुस्तक कि मदिराभित्र त्यस्तो के छ हजुर वैसा رہا ہوں کچھ لٹیرے آ گئے ہیں شہر میں سن رہا ہوں کچھ لٹیرے آ گئے ہیں شہر میں آپ جلدی بند مند آپ جلدی مند اپنے گھر کا دروازہ کرے یہ کریں त्यो मुना भाँच्नेहरू धेरै देखेँ गणतन्त्रको त्यो मुना भाँच्नेहरू धेरै देखेँ राजतन्त्रको अपुताली साँच्नेहरू धेरै देखेँ जनताको लात खाई फ्याँकिएका थिए तर जनताको लात खाई फ्याँकिएका थिए तर विदेशीको इसारामा नाच्नेहरू धेरै देखेँ गणतन्त्रको त्यो मुना भाँच्नेहरू धेरै देखेँ विदेशीको चाकडीमा गिर्नुगिरी लाचार भई विदेशीको चाकडीमा गिर्नुगिरी लाचार भई शोषणका बन्दी सिक्री गाँच्नेहरू धेरै देखेँ गणतन्त्रको त्यो मुना भाँच्नेहरू धेरै देखे पुर्खाको चिनारी हाम्रो मेटेर सबै निशानी पुर्खाको चिनारी हाम्रो मेटेर सबै निशानी बिग्रिएको पोथी जस्तै बाँच्नेहरू धेरै देखे गणतन्त्रको त्यो मुना भाँच्नेहरू धेरै देखे राजतन्त्रको अपुताली साँच्नेहरू धेरै देखे धामेछापको धुलेबेसी गागल भदौरे एकका विष्णु विरही श्रेष्ठको गजल थियो यो यसलाई वाचन गरेँ मैले उहाँले छोटकरीमा पत्र पनि लेख्नु भएको छ रात्रि प्रस्तुति बुलबुल राम्रो लाग्छ रामेछापको दुर्गम गाउँमा पनि उज्यालो नाइन्टी नेटवर्कको प्रस्तुतिहरू सुन्न पाउँदा साह्रै खुसी लाग्छ उज्यालो नाइन्टी नेटवर्कका साहित्यिक प्रस्तुतिहरू हाम्रो रामेछापका रेडियो तिनलाल एफएमबाट सुन्न सकिन्छ आज मैले बुलबुलको लागि कोसेली स्वरूप पठाएको यो भावनात्मक गजल वाचन गरिदिनुहोला भन्दै उहाँले पठाउनु भएको थियो विष्णु विरही श्रेष्ठको गजल आज मन क्लान्त छ झरीसँगै ओहिराइएका मनहरू फक्रिन सकेका छैनन् मन गरुङ्गो भएको छ सारा मनभरि एक किसिमको बोझिलो अनुभव भइरहेछ यस्तै लाग्दैछ लामो समय अन्तरालमा धेरै कुराहरू प्राप्त भएर पनि म अपूर्ण छु असन्तुष्ट छु डायरी लेखेको भए सायद यसै गरी सुरु गरे पनि हुन्थ्यो होला तर यो डायरी होइन बुलबुलको रात्रि गन्थन रेडियोको स्क्रिप्ट आँखाका लागि होइन कानका लागि लेखिन्छ कानले सुन्दै गर्दा सबै कुरा आफ्ना आँखा अगाडि भइरहे जस्तै लाग्छन् तब पो स्क्रिप्टको चमत्कार मानिन्छ रात्रि गन्थन जुन कुनै समय सर्वप्रिय पनि हुने गरेको थियो आज त्यही कुरा ल्याउन म फेरि उसै गरी भूमिका बाँध्दैछु धेरै बुलबुलेनको अनुरोध छ रात्रिगन्थन बिनाको बुलबुल खल्लो भयो म जान्दिनँ म कति ठिक छु कति गलत छु तर म मान्छे हुँ आफूले आफूलाई कहिले गलत मान्दिनँ जो कोही मान्छे आफू आफ्ना कामहरू ठिक नै भन्छ मान्छेहरूकै भिडमा कहिले प्रशंसा पाइन्छ कहिले गालीहरू पनि ती दुवै चिजलाई सँगसँगै आत्मसात गर्दै केलाउँदै सही र गलतको एनालाइसिस गर्नु अनि ठिक बाटाहरू पछ्याउनु र गलत बाटाहरू छाड्नु नै सायद जीवन हो रात्रिगन्थनका प्रसङ्ग सकेसम्म धेरै उठाउने प्रयत्न गर्छु तर यो अध्ययनमा भर पर्ने विषय हो त्यसैले भन्न सकिन्न कतिसम्म नयाँ कुरा होलान् कति पुराना आँखाले देखेर कानले सुनेर अनि शरीरले स्पर्श गरेर बटुलेका अनुभव मात्रै बाँड्न सक्छु आजकल किनकि पुस्तक वा अन्य किसिमका अध्ययन ठप्प प्राय छ आदरणीय प्रकाश सामी एक दिन भन्दै हुनुहुन्थ्यो भाइले किन लेख्ने नगरेको प्रकाश दाईको त्यो आग्रह सुन्दा हो जस्तो पनि लाग्यो तर पछि मैले एकजना गुरुलाई सम्झेँ भैरवरियालका मित्र हरिगुरु भन्ने गर्नुहुन्थ्यो लेखेर कति कुरा भन्न पाइन्छ र एउटा किताब लेख्नु एक महिना लाग्ने कुरा उस्तै परे एकै घण्टामा बोलेर पनि सकाउन सकिन्छ आजकल मलाई त्यस्तै लाग्छ लेख्यो महिनौ लगाएर पढ्नेलाई एक घण्टाको खुराक पनि पुग्दैन बरु माइक्रोफोन हाम्रो लागि धेरै ठूलो वरदान भएको छ भन्न मन लागेका जति सबै कुरा पटापट बोल्यो बिसायो मन हलुङ्गो हुन्छ सुन्नेलाई पनि चित्त बुझ्यो भने सन्तुष्टि मिल्छ एकै शब्दमा हजारौं अभिव्यक्तिहरू प्रस्फुटन हुन सक्छन् कहिलेकाहीँ एउटै गीतले वर्षौंको कहानी बताउँछ त्यसैले आजको बुलबुलमा म भन्छु रात्रिगन्थन तपाईँ पनि आफूलाई लागेको शैलीबाट लेखेर पठाउन सक्नुहुन्छ भनिहालेँ नि कहिलेकाहीँ थोरै शब्दले पनि ठूलो भावहरू बोकेको हुन्छ आजको बुलबुलमा एउटा यस्तै गजल राख्दैछु सलमा आगाको स्वरमा गम्भीर आवाजले एउटा रहस्य बोकेको छ एउटा लामो जीवन भगाई अनुभव मनभरिका व्यथा र आफूसँग भेटिएका मित्रहरू कति असल भेटिए कति खराब भेटिए र कुन मित्रको खोजी हो सायद त्यही कुरा यी अनुनासिक स्वर भएकी सलमा आगाले सुनाउँदैछन् हामीलाई दिल ये दिल रुबा मिले दिल की یہ تھی کوئی دل ربا ملے لو بن گیا نصیب کے تم ہم سے آ ملے دل کی یہ آرزو تھی کوئی دل ربا ملے कोई معگا سورف دیکھے مہیندر کپور کو آواز نے کل تم جہاں ساتھ ہم آج تک کھڑے ملا ملے ہم کو اس انتظار کا کچھ تو سلا ملے دل کی یہ آرزو تھی کوئی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 कति तर्नु खोला जिन्दगीको धेरै तरे कति तर्नु खोला जिन्दगीको बोकिरहे च्यातिएको झोला जिन्दगीको कहाँ पायो मूल्य यहाँ न त यहाँ आशा नै छ कहाँ पायो मूल्य यहाँ न त यहाँ आशा नै छ सुन होइन नजोख भो तोला जिन्दगीको बोकिरहे च्यातिएको झोला जिन्दगीको अनुक्रम यही नै छ आखिर छर प्रष्ट हुने अनुक्रम यही नै छ आखिर प्रष्ट हुने आज रहेछ भोलि हुन्न चोला जिन्दगीको बोकिरहे च्यातिएको झोला जिन्दगीको बालुवाको विशाल महल सपनामा सजाउने बालुवाको विशाल महल सपनामा सजाउने कल्पनाको मिठो भूल होला जिन्दगीको धेरै तरे कति तर्नु खोला जिन्दगीको बोकिरहे च्यातिएको झोला जिन्दगीको इलामको दानाबारी तीन स्थायी निवास भई हाल कतारमा रहँदै आउनुभएका सानुबुद्ध लिम्बुले पत्र मार्फत पठाउनु भएको गजल थियो यो यसलाई वाचन गरेँ मैले अर्को एउटा गजल छ मेरो हातमा यो गजल मधुसूदन भुजेल मन्जिलले जीवनपुर बाह्र विषयबाट पठाउनु भएको छ दादिङदेखि पठाउनु भएको छ उहाँले छोटो लेख्नुहुन्छ कुनै समयमा मैले रेडियोमा सुनेको उपन्यासको माध्यमबाट झलझली सुनेको एउटा आवाज मानसपटलमा गुन्जायमान भइरहन्छ र त्यो आवाजमा के अर्थ थियो म बुझ्दिनँ तर त्यो आवाजको खोजी मलाई रहिरहेको थियो उज्यालो नाइन्टी नेटवर्क मार्फत अहिले प्रतिध्वनि एफएमबाट बजिरहेको यो बुलबुल मार्फत फेरि त्यो आवाज सुन्न पाएको छु र आफ्नो गजल त्यही आवाजमा सुनेर प्रयत्नका साथ पठाएको छु भन्दै मधुसूदन भुजेलले एउटा गजल पठाउनु भएको छ उहाँको गजल यस्तो छ न यता अङ्गालोभरिको प्यार दिउँला आउन यता अङ्गालोभरिको प्यार दिउँला स्वर्गभन्दा पनि सुन्दर संसार दिउँला किन त्यसै रिसाउँछौ मसँग लाठी किन त्यसै रिसाउँछौ मसँग लाठी चोखो माया तिमीलाई सदा बहार दिउँला स्वर्गभन्दा पनि सुन्दर संसार दिउँला म त तिम्रै हो भन्छौ भने जीवनभर म त तिम्रै हो भन्छौ भने जीवनभर माया प्रेम जडित सुन्दर हार दिउँला स्वर्गभन्दा पनि सुन्दर संसार दिउँला हाम्रो मायामा तगारो बन्न खोज्नेलाई हाम्रो मायामा तगारो बन्न खोज्नेलाई पन्छाउला जो आए पनि मार दिउँला आउन यता अङ्गालोभरिको प्यार दिउँला स्वर्गभन्दा पनि सुन्दर संसार दिउँला गएको साता बलदेव केसी भरियाको नामबाट एउटा गजल वाचन गरेको थिएँ मैले र टाइप गर्दाखेरि गलत रूपमा उहाँले आफ्नो नाम त्यसमा राख्न गएँ भनेर भुल सुधारको लागि अनुरोध गर्नुभएको छ र सो वाचन गरिएको गजल शिव आर्यको थियो मैले त्यसलाई यस कार्यक्रम मार्फत भूल सुधार गरेको छु र अब फेरि साङ्गीतिक गजल जगजित सिंहको आवाजमा राख्दैछु आपको देखकर देखता रहे गया आपको देख कर देखता रह गया آپ کو دیکھ کر دیکھتا رہ گیا کیا کہوں کیا کہوں کیا کہوں کیا کہوں اور کہنے کو کیا رہ گیا آپ کو دیکھ کر دیکھتا رہ گیا کیا کہوں اور کہنے کو کیا رہ گیا آپ کو دیکھ کر دیکھتا رہ گیا اسی بہر میں وسیم بریلوی کی غزل ہے آتے آتے میرا نام سا رہ گیا آتے آتے میرا نام سا رہ گیا آتے آتے میرا نام سا رہ گیا آتے آتے میرا نام سا رہ گیا آتے آتے میرا نام سا رہ گیا آتے آتے میرا نام سا رہ گیا اس کے ہوٹوں پہ اس کے ہوٹوں پہ کچھ کانپتا رہ گیا اس کے ہوٹوں پہ کچھ کانپتا رہ گیا اس کے ہوٹوں پہ کچھ کانپتا رہ گیا آتے آتے میرا نام تار رہ گیا رہ گیا راستے کی طرح دیکھتا جھوٹ والے کہیں سے کہیں بڑھ گئے جھوٹ والے جھوٹ والے کہیں سے کہیں بڑھ گئے جھوٹ والے جھوٹ والے کہیں سے کہیں بڑھ گئے اور میں تھا سچ بولتا رہ گیا اور میں تھا کہ سچ بولتا رہ گیا اور میں تھا کہ سچ بولتا رہ گیا آتے آتے میرا نام رہ گیا आद आदियूं आदि कीरा देतो अचे नथे आधियो केरा दो नथे تو اچھے نسی یہ دیا یہ دیا کیسے جلتا ہوا رہ گیا یہ دیا کیسے جلتا ہوا رہ گیا یہ دیا یہ دیا کیسے جلتا ہوا رہ گیا آتے آتے میرا نام سا رہ گیا اس کے ہو دودھ کچھ کانپتا رہ گیا آتے آتے میرا نام سا जति सिंहको आवाजको यो सँगसँगै अब आजको बुलबुलबाट हामी बिदा हुने तर्फमा छौँ अर्को साता आजको दिन आजकै समयमा यसै गरी भेट हुने नै छ तबसम्मका लागि प्राविधिक सहयोगी सशिन्द्र गौतम उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुलको परम्परा स्वरूप काठमाडौँको बालाजु स्थायी निवास भई हाल युएईमा रहँदै आउनुभएका कुमार बुढाथोकी आयुषको गजल वाचन गर्दै विदा हुँदैछौँ मन्दिरमा गए भने तिमीलाई नै माग्छु म मन्दिरमा गएँ भने तिमीलाई नै माग्छु म फेरि कतै भेट हुँदा बाटो मोडी भाग्छु म मुख फोरेर भनौँ भने कतै तिमी रिसाउँछौ कि मुख फोरेर भनौँ भने कतै तिमी रिसाउँछौ कि तिम्रै कल्पनामा डुब्दा रातैभरि जाग्छु म फेरि कतै भेट हुँदा बाटो मोडी भाग्छु म कसैलाई मन पराउनु एउटा सीमा हुन्छ भन्छन् कसैलाई मन पराउनु एउटा सीमा हुन्छ भन्छन् तर तिमीलाई मन पराउँदा त्यो सीमा नाग्छु म फेरि कतै भेट हुँदा बाटो मोडी भाग्छु म